झलनाथ खनालले आफ्नो पार्टी खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने पक्षमा नरहेको बताउनु भएको छ इलाममा आज संचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो अहिले कसैको राजीनामा आवश्यक होइन सहमति र चुनाव आवश्यक हो सहमतितिर लैजानुपर्ने उहाँले जोड़ दिनु भएको छ मुलुकमा निर्वाचन अपरिहार्य भएकाले नेकपा माओवादी सहितका दलहरूलाई सहमतिमा ल्याएर चुनाव गराउनुको विकल्प नभएको उहाँले बताउनु भएको छ मङ्सिरमै चुनाव हुने गरी दलहरूबीच केही दिनभित्रै सहमति हुने खनालको दावी रहेको छ उहाँले केही दिन अघि बनेको राजनीतिक दलको कार्यदलले निर्वाचन ऐनको टुङ्गो लगाएर निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको बताउनु भएको छ उहाँले पहिलेको संविधान सभाको चुनावमा माओवादीले सशस्त्र धाँधाले गरेकाले ऊ पहिलो पार्टी भएको बताउँदै अबको चुनावमा एमाले नै पहिलो पार्टी हुने दावी गर्नु भएको छ पहिलोको संविधान सभाले गरेका सहमतिलाई यथास्थितिमा राखेर बाँकी मुद्दामा मात्रै सहमति खोज्नुपर्ने उहाँले बताउनु भएको छ पूर्व सभामुख सुभाष नेवाङले राजनीतिक दलहरू संविधान सभा निर्वाचनमा जानका लागि अझै पनि विवादमा अल्झिरहेकाले चुनाव हुँदैन कि भन्ने आशंका बढ़ेको बताउनु भएको छ सुनसरीको इटरीमा आज संविधान सभा सूचना केन्द्रले आयोजना गरेको नागरिक सम्वाद कार्यक्रममा बोल्दै नेमाङले यस्तो बताउनु भएको हो निर्वाचनको विकल्प नभएको स्पष्ट हुँदाहुँदै पनि दलहरू अझै निर्वाचनका बारेमा अन्यलमा रहेको साथै केही दलले सहभागिता नचनाउने अडान राखेकाले चुनाव हुनेमा आम जनतामा आशंका बढ़ेको निर्वाचन नेवाङले बताउनु भएको छ राजनैतिक दलका आफ्नै निहित स्वार्थका कारणले संविधान सभा निर्माण नभई अवसान हुन पुगेको टिप्पणी पनि गर्नुभएको छ महानायक राज्य हमालले नेपालमा कुशल राजनीतिक नेतृत्वको अभाव भएको बताउनु भएको छ हमालले राम्रो नेतृत्वको अभावमा राजनीतिक स्थायित्व नहुँदा सबै क्षेत्र धराशयी भएको बताउनु भएको छ रिपोर्टर्स क्लब दाङले गरेको आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा नायक राजनीतिक क्षेत्रको मेरुदण्ड भएको भन्दै हमालले देशको समग्र विकास र स्थायित्वको लागि मेरुदण्ड दहरो हुनुपर्ने बताउनु भएको छ एक पटक संविधान सभा निर्वाचनबाट जनताले पठाएका प्रतिनिधिले कुनै काम गर्न नसकेको भन्दै हमालले अब निर्वाचनको मिति घोषणा गरी पहिले गरेका गल्तीबाट सिक्दै नेपाली माटोलाई सुहाउने नेपाली जनताको हक अधिकार रक्षा गर्ने संविधान निर्माण गर्न पनि राजनैतिक दलका नेताहरूलाई सुझाव दिनुभएको छ महानायक हमालले नेपाली चलचित्र क्षेत्रको पछिल्लो समयमा धेरै विकास भए पनि त्यसका पछाडि थुप्रै चुनौतीहरू रहेको बताउनु भएको छ उहाँले पहिलेको तुलनामा नेपाली मौलिकता र मन छुने चलचित्र नबनेका कारण केही निराशा छाए पनि राम्रो चलचित्र बने नेपाली दर्शकले माया गर्ने बताउनु भएको छ Yeah. सुनसरीमा आज बिहान करेन्ट लागेर एक महिलाको ज्यान गएको छ हावाहुरीले चुडिएको तारबाट करेन्ट लाग्दा पञ्चकन्या दुई के राधा घिमिरेको ज्यान गएको छ करेन्ट लागेर उहाँकी भतिजी राधिका घिमिरे गम्भीर घाइते हुनु भएको छ विद्युत प्राधिकरणमा तार चुडिएको जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् घटनाको विरोधमा स्थानीयले नेपाल विद्युत प्राधिकरणको धरानमा रहेको कारले घेराउ गरेका छन् उनीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारको माग गरेका छन् मनसुन शुरू नहुँदै दिनौ जसो झरी पर्दा जनजीवन असहज भएको छ झरीले मौसम शीतल भए पनि खेतबारीमा काम गर्ने किसानलाई वर्षाले बढ़ी असर पुर्याएको छ यो सिजनमा एक दुई झर पानी आवश्यक पर्ने भए पनि चाहिने भन्दा बढ़ी पानी पर्दा तरकारी खेतीमा समस्या परेको किसानको भनाइ छ देशका धेरै ठाउँमा शुक्रबार राति पनि वर्षा भएको छ अहिले पनि केही ठाउँमा पानी परिरहेको छ आज दिनभर जसो नै झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अमेरिका र जर्मनीले सिरियालाई कुनै पनि हतियार उपलब्ध नगराउन रसिया समक्ष आग्रह गरेका छन् अमेरिकी विदेश मन्त्री जोन केरीले रसियाले सिरियालाई हतियार उपलब्ध नगराए नकारात्मक असर पर्ने भन्दै त्यसो गरे इजरायलको सुरक्षामा समेत खतरा उत्पन्न हुने बताउनु भएको छ उता जर्मनी विदेश मन्त्री गुइडो ओस्तरले हतियार उपलब्ध गराएर सिरियामा आउन सक्ने शान्तिलाई नबिथुल्न रसिया समक्ष आग्रह गर्नुभएको बीबीसी अनलाइनले उल्लेख गरेको छ वेस्टर ओइलले र सिरियाली राष्ट्रपति बसर बीच एस तीन सय एयर मिसाइल सिरियामा भित्राउने सहमति भएपछि जर्मनी र अमेरिकाले कड़ा रूपमा विरोध जनाएका थिए र राजधानीमा जारी गोर्खा कप फुटबल